कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्कको गर्वशाली प्रस्तुति अजर अमर गीतहरूमा यो प्रस्तोता प्रकाश साइमीको शालीन अभिवादन प्राविधिक मित्र सशिन्द्र गौतमका साथमा पुराना स्रष्टा सर्जकहरूको बारेमा रोचक जानकारी अनि तीनै स्रष्टाहरूको कालजयी गीतहरू र नेपाली गीत संगीत प्रेमी हामी पछिल्लो पुस्ताहरूको बीचमा कार्यक्रम अजर अमर गीतहरूले सम्बन्ध सेतुको काम गरिरहेछ आज प्रस्तुत हुने बत्तीसौं भाग अनि मैले निरन्तर सुन्न थालेको बाइसौं श्रृंखला प्रतीक्षा गरिरहेको छु भनेर दिनेश राउतले साउदी अरबबाट लेख्नु भएको छ त्यसै गरिकन राजेश्वर उदयजीले पाल्पाबाट भएको छ कार्यक्रमको प्रतीक्षा गर्न थालेको अडचालिस मिनट भएछ उज्यालो नाइन्टी नेटवर्कमा अजर अमर गीतहरूको लागि राजेश्वर उदय दिनेश राउत गायक संगीतकार दिवाकर खड्गा सजर जंगम यहाँ सबैमा हार्दिक अभिवादन सहित आजको कार्यक्रमको घुम्टी खोल्दैछु पहिलो गीत दिलमा हजुर आएर यो बोलको गीतबाट तारादेवीको स्वर यो गीत बीसको दशकमा तारादेवी र डाक्टर रामान त्रिसितलाई अलगै परिचय दिने गीत भएको थियो संगीतकार शिवशंकर मानन्दरको संगीतमा हजुर वीरगंजको कुनै एउटा साहित्यिक कार्यक्रममा वीरगंजमै स्वास्थ्य उपचारका क्रममा व्यस्त डाक्टर राममान त्रिषित वीरगंज साहित्य परिषदले आयोजना गरेको एउटा कार्यक्रममा चियाको लाइनमा उभिनु भएको हुनुहुन्छ र उहाँको पछिल्लोतिर बस्ने निबन्धकार नियात्राकार निर्मोय व्यास यो गीत गाइरहनु भएको हुन्छ त्यसको पछिल्लोतिर म हुन्छु र मैले प्रसंग वा सोध्छु निर्मोय व्यासलाई यस गीतका गीतकार को चिन्नुहुन्छ निर्मोयजी उहाँ हाँस्दै लजाउँदै भन्नुहुन्छ मैले त बच्चैदेखि सिकेको तर मलाई गीतकारको थाहा छैन गायिका तारादेवी हो मैले भने जो तपाईँको अगाडि खाली ग्लास लिएर चियाको लाइनमा उभिनु भएको छ गीतकार उहाँ नै हुनुहुन्छ त्यसरी राममान त्रिषितसँग निर्मय व्यासको वीरगंजको एउटा साहित्यिक सभाघरमा एक गीतका प्रसंगमा परिचय भएको थियो चौबिस सालको हारारीमा रेकर्ड भएको यस गीतले नेपाली संगीत आकाशमा शिवशंकरको एउटा पप शैलीको संगीतलाई अघै ढाँचामा ल्याएको थियो पछि यस्तै किसिमको क्याब्रेज सङ्ग उहाँले मनको बाँधमा पनि तयार पार्नुभयो विक्रम सम्बत दुई हजार चौबिस सालमा रेडियो नेपालको परिसरमा जापानिज स्टुडियो स्थापना गरी त्यही गीत रेकर्डिङ गर्ने प्रविधि शुरू भएपछि रेडियोको तरंग विकाससँगै भारतमा अवस्थित जीसीआई बाहेक अन्य कम्पनीहरू हिन्दुस्तान रेकर्ड्स एचएमभी इएमआई आदि कम्पनीले भारतकै अस्सी प्रतिशत जनताले उपभोग गर्न सक्ने सुलभ मूल्यमा पैंतालिस आरपीएम फोर्टी फाइभ आरपीएमको लङ प्लेइङ रेकर्ड डिस्क निकाल्न थालेपछि नेपालमा पनि त्यस किसिमका श्रोताहरू बढ़दै गए तर बीसकै दशकमा नेपाली संगीत जगतबाट नयाँ प्रयोग भयो वा नेपाली विद्यार्थीहरूले रेडियो नेपालबाट बज्ने वा पुराना शैलीका गीतहरूको विरोध गर्दै आफ्नै एउटा आन्दोलन शुरू गरे जसलाई राल्फाले संगीत आन्दोलन भनियो र त्यसमा पारिजात अरिम रामेश रायन मंजुल थुप्रैको सहभागिता रह्यो र त्यस्तै समूह त्यस एक दुई महिनाको मध्यावधिमा फेरि यतापट्टि शुरू भयो लेकाली समूह लेकाली समूहमा हिरण्य भोजपुरे गणेश रसिक नुछिमान डंगोल निर्मला श्रेष्ठ उर्मिला श्रेष्ठ र इन्द्रनारायण मानन्दर सहभागी हुनुहुन्थ्यो इन्द्रनारायण मानन्दर लेकाली समूहको मूल गायक हुनुहुन्थ्यो नेपालमा नवकला कुञ्ज नामक सांगीतिक समूहपछि विधिवत रूपमा दर्ता भएर शुरू भएको यो लेकाले समूहले राष्ट्रिय भावनाका गीतहरूमा निकै जोड़ दियो भने नेपाल बाहिर दार्जीलिङ र अन्यत्र पनि कार्यक्रम गरेर नेपाली संगीतलाई फैलाउनमा पनि ठूलो योगदान पुर्यायो लेकाली समूहका ती चर्चित गायक इन्द्रनारायण मानन्दन जसलाई आज नेपाली समाजले चिन्नै छोडिसकेको छ जसको नाम वा जसको स्वर पनि नेपाली संगीतमा छ भन्ने कुरा युवा पुस्तालाई वा नेपाली जनसमाजलाई वा नेपाली मीडियालाई वा नेपाली पत्रकारलाई थाहा पनि हुन छोडिसकेको छ इन्द्र नारायण मानन्दरको कालजय गीतलाई पछि गणेश रसिक आफैले पनि तरंग स्टुडियोमा रेकर्डिङ गराउनु भएको थियो यहाँ हामी प्रस्तुत गर्नेछौ गणेश रसिककै शब्द र संगीतमा इन्द्रनारायण मानन्दरको मौलिक स्वर धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ नसम्झेमा के पनि छैन तिमीलाई दिएको मेरो माया धेरै सम्झे धेरै हुन्छ पहाड होइन मेरो माया पहिरोसँगै भत्की जाने खोला होइन मेरो माया जताततै बगी जाने म जस्तो छ मेरो माया म जस्तो छ मेरो माया त्यसैले नै तिमीलाई दिए सम्झेमा के पनि छैन तिमीलाई दिएको मेरो माया हिरा होइन मोती होइन किन खोजेर पाइँदैन मुस्कान जस्तो सस्तो छैन तिमीलाई देखो मेरो माया धेरै सम्झे धेरै कमल होइन मेरो माया घामसँगै पग्ली जाने ऐन होइन मेरो माया भुइँमा खस्दै फुटी जाने म जस्तो छ मेरो पनि छैन तिमीलाई दिएको मेरो माया धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ म केही पनि छैन तिमीलाई दिएको मेरो माया धेरै सम्झे धेरै हुन्छ थोरै सम्झे थोरै हुन्छ मैले तिमीलाई दिएको माया इन्द्रनारायण मानन्दरको स्वर उहाँले लामो समय सांस्कृतिक संस्थानमा गायक संगीतकारको रूपमा नारायण गोपालका सहयोगी भएर पनि काम गर्नुभयो र उहाँ नारायण गोपालका समकालीन पनि हुनुहुन्थ्यो र उहाँले नारायण गोपालद्वारा संगीतबद्ध मुनामदन गीति नाटकमा पनि अन्य पात्रहरूका लागि गीत गाउनु भएको थियो अब चर्चा नेपाली जातिकी प्रथम गायिका मेलवादेवीका बारेमा दरबारकी लोकप्रिय गायिका मेलवा देवीलाई त्यति बेला जनताकी गायिका पनि भनेर सम्मान गरिएको थियो दुई हजार अठाइस सालमा संगीत सरितामा उहाँकी छोरीले लेख्नुभएको एउटा लेखको अंश यहाँ राख्न चाहन्छु वर्तमान युगको जस्तो संगीतको कुनै डिग्री उहाँलाई प्राप्त थिएन तर महिला नै भए पनि नेपाली महिला भई उहाँले एक्लै इलाहाबादमा संगीत सम्मेलनमा गई सुनको तकमा जिती नेपालीको नाम राखी आउनुभयो राग छाया नटमा उहाँले बराबर तीन घण्टासम्म ठुमरी गाइदिँदा भारतका मान्छे छक्कै परे र उहाँलाई त्यही नै ठुमरीकी रानी भनी सम्बोधन गरियो दोस्रो पटक उहाँ रायगढ़ संगीत सम्मेलनमा रायगढ़मा ठूलो शास्त्रीय संगीत सम्मेलन हुने गर्थ्यो ध्रुपद खमार खमाज गाउनेहरू त्यहाँ आउँथे रायगढ़ संगीत सम्मेलनमा उहाँ जानुभयो मास रिडिङको पनि उहाँलाई यति राम्रो ज्ञान थियो त्यो भीड़ अलगै किसिमको देख्ने बित्तिकै उहाँले दर्शक जन्म धेरै संगीत मर्मज्ञ छैनन् भन्ने बुझ्नुभयो तसर्थ उहाँले एउटा हलुका गाना प्रेमको ढुँडिने आई जगत प्रेम के सुन के पुकार भूल गई तनमन कि सुदबुद भूल गई तनमन कि सुबुद प्रेम के रूप निहार गाइदिनु भयो दर्शकहरू उस्तादहरू उफ्रे र उहाँलाई मञ्चमै पैसाका सिकाहरू फ्याँक्न थाले सात वर्षको कलिलो उमेरमा चन्द्र शमशेरको दरबारमा पसेर बाह्र वर्षसम्म आफ्नो जीवनको अबोधपन खेलबाड़मै बिताउन मेलवाले तेह्र वर्षको उमेरदेखि दरबारमै संगीत सिक्न थालिन् जीवनको अन्तिम कालमा जीविका उपार्जनका निम्ति भारतको विशाल शहर कोलकातामा स्कूलमा संगीतका मास्टरी र ट्यूशनहरू अप्नाएर मेलवादेवीले आफ्ना दुई छोरी शान्ता र विमलालाई विवाहवारी गरी विदा गरेकी थिइन् मेलवादेवीको त्यो समयको अत्यन्त लोकप्रिय गीत त्यो झ्यालको गीत त्यो प्रेमको प्रतीकको गीत आऊ बासौं पियारी मिरमिरे झ्यालैमा Ah. जान राष्ट्र निर्माणमा अग्रसर सदैव विश्वासिलो के तपाईँ सौराहा वा पोखरा जाँदै हुनुहुन्छ साथै जापानिज तथा चाइनिज परिकारको स्वाद पनि लिन चाहनुहुन्छ चितवनको सौराहा तथा पोखराको ममतारो रेस्टुरेन्टमा आउनुहोस् जहाँ जापानमा काम गरी अनुभव प्राप्त सेत्रद्वारा जापानिज तथा चाइनिज खानेकुराका परिकार बनाइन्छ पैसाको चिन्तै लिनु पर्दैन सस्तो मूल्यमा स्वस्थकर खानेकुराका लागि ममतारो रेस्टुरेन्ट सम्पर्क चितवन सौराहा गैराचोक फोन शून्य छपन्न पाँच असी चार सय बयानब्बे पोखरा लेक साइड फोन शून्य एकसठी चार चौसठी एक सय चौतिस <laughs> सुबिसुको इन्टरनेट जब तपाईँको साथमा छ थुप्रै फन एक साथ छ हो यो हाम्रो आफ्नै सुबिसु इङ्ग्लिस जापानिज चाइनिज लगायत कोरियन भाषा सिक्नका लागि ओइसिस ल्याङ्ग्वेज सेन्टर आइल्स टोफेलका साथै इपिएस e केएलटीका तयारी कक्षाहरू पनि सञ्चालित छन् साथै कम्प्युटरका सबै कोर्सहरू सिकाइन्छ एसएलसी दिएका विद्यार्थीहरूलाई विशेष छुटका साथै लोड सेडिङको समयमा जेनेरेटरको व्यवस्था भएको Oasis language centre phone number शून्य एक चार पैतिस एकानब्बे सत्तरी चार पैतिस एकानब्बे सत्तरी ठमेल चोकबाट सामाखुसी जाने बाटोमा दुई सय मिटर अगाडि सीधा कुरा प्रष्ट विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूको ओजेलको समयपछि पुनः यहाँलाई स्वागत छ हामी चर्चा गर्दै थियौँ नेपाली जातिको जातिकी प्रथम गायिका मेलवादेवीका बारेमा अब फेरि बीस दशककै कुरा गर्दा बीस दशकको शुरूआतमै रेडियो नेपालको गायन प्रतियोगितामा आधुनिक गायनमा आज मैले गीत गाएँ बोलको गीत गाएर प्रथम भएका नारायणगढ़का रामप्रसाद श्रेष्ठ कालान्तरमा गायनमा प्रसाद श्रेष्ठ नामबाट चर्चित भए उनले भक्तपुरबाट नारायणगढ़ आएर बैंकमा कार्यरत नगेन्द्र हाडासित मिलेर प्रसाद हाडा नामक सांगीतिक टोली बनायो दुई हजार बीस सालमा कोलकातामा चन्द्रमुखी फूलको हार मलाई देउन गीत प्रसाद हाडाको संगीतमा डिक्स रेकर्ड गराएर संगीत जगतमा प्रवेश गरे बन्दीपुरका कवि गीतकार प्रेम विनोद नन्दन यही समय भारतको पश्चिम बंगालबाट संगीतकार गीतकार कमल दर्नाल नेपाली संगीतमा प्रवेश गरे कमल दर्नाललाई यद्यपि पछि आएर छोरा चाहिँ हैमाया हृदय छ डुलेर गीतका कारण चिनियो तर दिलमाया खातीले पहिलो पटक उनको शब्द र संगीतमा गाएको यो गीत आई नदेऊ न अल्झाई नदेऊ मेरो परेलीलाई भन्ने गीतबाट सम्झना गर्छ खातीको स्वर कमल दर्नालको शब्द र संगीतमा कमल दर्नाल पछि आएर अत्यन्त लोकशैलीका वा लोकलयका गीतहरू संगीत गर्न एक कुशल संगीतकार हुनुभयो जसमा उनलाई धेरै जसो प्रभाव उस्ताद साइलाका गीतहरूको पनि पाइन्छ उस्ताद साइलाको त्यही बेलाको कालोजयी गीत कालो ठेकी नारन काली काठको रातो ठेकी ठेकीदारको दिनै आउँछ रिम्दै घुम्दै जोबन एकै बारको हजुर कर्मै रिसाउने हातमा बाला नारन कानका सुन माइतीले लाउँदैन गएको जवन बहेको पानी फर्केर आउँदैन हजुर कर्मै रिसाउने यस्ता गीत रचना गर्ने उस्ताद साइला त्यस समय नै साइला बोलको गीत गाएर साइला उपनाम पाएका गायक हुन् जसरी नारायण गोपालले ए कान्छा गाएर कान्छा उपनाम पाए आजको अजर अमर गीतहरूमा हामीलाई हाम्रो ट्विटर उज्यालो र साइमी प्रकाशमा हामीलाई मेन्सन गर्नुहुने मित्रहरूमा चुडामणि रजौरे रतन चन्द र त्यसै गरिकन नाछिरिङ हुनुहुन्छ भने चुडामुनि रजवलेजीले बारीको डिलमा ओखर बोट भन्ने तीर्थ कुमारीजीको गीतलाई सुन्न आग्रह गर्नुभएको छ आजको चयनमा त्यो गीत नपरेको हुनाले क्षमा चाहन्छु त्यसै गरी रतन चन्द्र लेख्नुहुन्छ दाई आज त लाइभ सुन्ने धोको छ समयले नि साथ दिए जस्तो खुशी लागिरहेको छ भन्नुभएको छ हाम्रो फेसबुकमा हामीलाई हाम्रा मित्र दिनेश राउतले आउन बसौं पियारी मिरमिरे झ्यालमा साह्रै मर्मस्पर्शी गीत भनेर उहाँले आफ्नो विचार राख्नुभएको छ अब यसरी नै आफ्नो संगीतलाई बीसको दशकबाटै उर्वरा उर्जर बनाउँदै आएका अर्का संगीतकार हुन् गोपाल योन्जन गोपाल संगीतमा सबैभन्दा ठूलो योगदानको पक्ष हो बाँसुरी र उनलाई सबभन्दा मनपर्ने बाजा हो एकतारे र उनी सबैभन्दा राम्रो सबल मानिने हो शब्द लेखनमा र उनी गायकीमा नारायण गोपाललाई अत्यन्त मन पराउँथे भने उनले मानिक रत्न र प्रेमध्वज प्रधानका निम्ति पनि केही गीत संगीत गरेका थिए तर उनका नारायण गोपालले गाएका जस्ता गीत अरू कलाकारले गाएर भएन त्यसै कारण पनि नगेन्द्र थापाले अरूले गाइसकेको गीत पनि फेरि एकपटक नारायण गोपाललाई गाउन लगाएको एउटा इतिहास छ यहाँ प्रस्तुत छ इन्जन र मिरानाको स्वरमा इन्जनकै शब्द र संगीतमा यो युगल गीत मधु पर कबोके की केस भरी मधमास आंख भरी मधु पर कबोके की केस भरी मधुमास लाल लजाउने ओठ मौस को बेल चमेली सुबह गोपाल इन्जन र मिराणाको स्वर यो जादुमय स्पर्श र संयोग संजो संयोजन गोपाल इन्जन मिराणालाई सधैँ भन्ने गर्नुहुन्थ्यो मिराणाको स्वर रसियन जीव जस्तो हो जस्तै बाटोमा पनि कुद्छ भनेर र यो स्वरको करामत यहाँ पनि देखिन्छ नाक्सुङ हाम्रो ट्विटरमा लेख्नुहुन्छ यो प्रतीक्षा शब्द आफैमा गाह्रो छ बल्ल प्रतीक्षाको घडी सकियो तर एउटा आग्रह यो पन्ध्र मिनटलाई पनि सदुपयोग हुन्छ होला आशा पिसाए यो अवश्य पनि हामी नारायण गोपालको एउटा विशेष कार्यक्रम गरेको दिन तपाईँले भनेको पन्ध्र मिनटको क्षतिपूर्ति पनि बिहोर्नेछौं चुडामुनि रजौरीजीको चयनलाई आगामी कार्यक्रममा राख्ने नै छौं र यस बीचमा एकजना हाम्रा मित्रले फेसबुकमा लेख्नु भएको छ विशाल गिरीजीले उहाँको भनाइ निकै रोचक पनि छ आजको प्रस्तुति अझै रोचक लाग्यो दाई उत्कृष्ट हुन्छ हजुरको प्रत्येक श्रृंखलाहरू अझ राम्रो गीतहरू उहाँले लेख्नु भएको छ राजेश्वर उदयजी लेख्नुहुन्छ उहाँ चर्चित सिनेमाटोग्राफर विजय उदय पालपालीजीका भाइ पनि हुनुहुन्छ र उहाँहरूको परिवार कला र चित्रकारिता र छायाकारितामा निकै लोकप्रिय पनि हुनुहुन्छ राजेश्वर उदयजी लेख्नुहुन्छ पाल्पाबाट अबको अडचालिस मिनटमा उज्यालो नाइन्टी नेटवर्कमा अझ राम्रो गीतहरू आउँछ सुन्नुहोला बेजोड प्रस्तुति र अप्राप्य गीतको संगालो र गीत तयार गर्दाको दुर्लभ जानकारीहरू सुन्न नभुल्नुहोला भोलि त काठमाडौँ जाँदैछु त्यहाँ गएर आगामी बिहिबार राति नौ पन्ध्र बजे सुन्ने हो आज यो महिनाको अन्तिम पटक अजर अमर गीतहरू सुन्ने हो मजा लिने हो तपाईँ पनि सुन्नुहोस् नशा लाग्नेछ भनेर उहाँले लेख्नु भएको छ धन्यवाद राजेश्वर उदयजी उहाँले कार्यक्रम शुरू हुनु अघि नै भएको यो अभिव्यक्तिको लागि हार्दिक आभार व्यक्त गर्दै नेपाली गीत संगीतमा युगल गीतको परम्परालाई मास्टर रत्नदास प्रकाशले शुरू गर्नुभयो अब त जाउँ कान्छी जस्तो गीतका कारणले युगल गीत पहिलो पटक रत्नदास प्रकाशको संगीतमा शुरू भयो धर्मराज थापा र उर्मिला कुमारी श्रेष्ठको युगल गीत सात सालपछि रेकर्ड भयो तर कोइली देवी आफैले अर्को नारी कलाकारसँग सहयुगल गीत गाउनुभयो त्यसै गरिकन उहाँले पछि तारादेवी र दिलमाया खातीको लागि रातमा निज छैन मलाई यस्तो गीत पनि संगीत गर्नुभयो नेपाली संगीतमा यस्ता धेरै युगल गीतहरू छन् जुन पुरुष पुरुष मिलेर पनि गाइएका छन् जस्तो अम्बर गुरूङले फतेमानसँग फतेमान र भक्तराज आचार्यले त्यसै गरिकन पछिल्लो चरणमा तीसको दशकमा उदायका कलाकार नेपाली चलचित्रमा सबभन्दा बढ़ी पार्श्व गीत गाउने नेपाली गायक भनेर चिनिने प्रकाश श्रेष्ठ र भारतको दार्जीलिङबाट भारतीय नेपाली चलचित्रमा गाउने पेमा लामाले गाएको यो युगल गीतलाई अजर अमर गीतहरूको यो श्रृंखलामा मानयान मान मैले भनिदिए मेरो मुटु ठनेर माया गरिदिए स्वीकार गराय त्यागिदेऊ मेरो प्रस्तावलाई तिमीलाई गाल हातहरू मैले बढाइदिए तिमी मानयान मान तिमी मानय भनी यति धेरै माया किन भयो म जान्दिन यो माया केवल दुई दिनको म ठान्दै ठान्दिन तिम्रो कुनै बहाना म मान्दै मान्दिन बढ्दो कदम अगाडि पछाडि सार्दिन तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस् यो माया जीवनको खुसी सधैँ बनिरहोस् तर मुटुमा घाउ यो तिमीलाई मलाई नहोस् नठान मायाको सही मोल तिमी आज गरिदे तिमी मानया नमान मैले भने दिए मेरो मुटु ठनेर माया गरिदिए स्वीकार गराय त्यागिदेऊ मेरो प्रस्तावलाई पेमा लामा र प्रकाश श्रेष्ठको स्वर पेमा लामाले प्रताप सुब्बाद्वारा निर्देशित परालको आगोबाट धेरै चुलबुल नगर बहिनी बतासालाई उडाइ लग्ला तिम्रो पछिहरूलाई गीतबाट पार्श्व गायन शुरू गर्नुभयो भने प्रकाश श्रेष्ठले नेपालबाटै बनेको चलचित्र आदर्श नारी कान्छी बदिन्द आकाशबाट आफ्नो पार्श्व गायन शुरू गर्नुभयो र दुवैको भेट भयो अर्को जन्म नामक चलचित्र जसको रेकर्डिङ कलकत्तामा गोपालजुनको संगीतमा भएको थियो र यसरी दुवैजनाले नेपाल र भारतबाट बन्ने सिनेमाहरूमा पालै पालो गीत गाए र पेमा लामा अहिले पनि आफ्नो संगीतमा गीत गाउँदैछन् भने पेमा लामाका आफ्ना समकालीनहरू वाङ्गेल लामा र संगीतकार दिव्य खालिङ उनीबाट छुटिसके पनि उनी संगीतमा आबद्ध छन् दिलीप गेवाली बुटोलबाट लेख्नुहुन्छ बुटवलमा सुन्दैछु दाजु मजासँग विविध जानकारी पाइराखौं यो खसेल एफएमबाट उहाँले सुनिरहनु भएको जानकारी दिनुभएको छ तया चौला गाईजीले पनि बुटोलमा सुन्दै हुनुहुन्छ र अर्जुन प्रसाद तिवारीजीले उदित नारायण झाको एउटा गीतलाई बारम्बार चयन गर्नुभएको छ हामी त्यो गीत खोज्दैछौं अवश्य पनि पाएपछि प्रसारण गर्ने नै छौं हाम्रो उज्यालोको ट्विटरमा मेन्सन गर्नुभएको छ दिलीपजीले त्यही भनाइ छ उहाँको बुटोलमा सुन्दैछु मजासँगै भन्ने अब रेडियो नेपाल स्थापना हुनुभन्दा अगाडि विराटनगरमा तारणी प्रसाद कोइरालाको नेतृत्वमा प्रजातन्त्र रेडियोको स्थापना भयो प्रजातन्त्र रेडियोको पहिलो संगीतकार कालो मण्डल र पहिलो गायिका रानुदेवी अधिकारी रानुदेवी अधिकारी अहिले पनि आफ्नो गीत संगीतको कार्यमा वा अन्तर्वार्ताका क्रममा व्यस्त हुनुहुन्छ तर रेडियोमा उहाँले गाउनुभएको गीत चरी भुर र उडिजा त्यो प्रजातन्त्र रेडियोको गीत रेकर्डिङको इतिहासको पहिलो गीत मानिन्छ आज अजर अमर गीतहरूमा यो श्रृंखलामा अजर अमर गीत कार्यक्रममा शुभकामना व्यक्त गर्ने क्रममा गुप्ता तमु सोलिनुस पोखरेल र जापानबाट एनी शेर्चन हुनुहुन्छ गुप्ता तमुजीले पोखरेलजीको भनाईमा आफ्नो हन्ड्रेड पर्सेन्ट सही भन्ने प्रतिक्रिया व्यक्त गर्नुभएको छ भने दिनेश रावतजी त्यसै गरिकन सुनिता खड्गाजी लगायत धेरै शुभेच्छुकहरूले आफ्नो विचार राख्नुभएको छ हामीले आजको कार्यक्रम शुरू गर्यौं नयाँ धारको तारादेवीको गीत दिलमा हजुर आएरबाट र नेपाली सांगीतिक समूहको स्थापना क्रमको लेकाली समूहका गायक जसको चर्चा लगभग यो शहरमा अब छैन इन्द्रनारायण मानन्धरको कुरा गर्दै शुरू गर्यौं इन्द्रनारायण मानन्दरकै समकालीन गायिका निर्मला श्रेष्ठ जसलाई हामीले पटक्कै सम्झना गर्न छोडेका छौं निर्मला श्रेष्ठले नेपाल प्रज्ञा प्रतिष्ठानबाट मञ्चन भएका अत्यन्त सफल नाटकहरू फर्केर हेर्दा जब घाम लाग्छ जस्ता नाटकमा पार्श्व गायिकाको रूपमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो भने अम्बर गुरूङको संगीतमा उहाँले थुप्रै अविस्मरणीय गीतहरू गाउनु भएको छ निर्मला श्रेष्ठ लेकाली परिवारको घर बेटी आमै आँगनमा देउन मलाई बास जस्ता गीतहरूमा पनि गायिकाको रूपमा आबद्ध हुनुहुन्थ्यो भने मलाई प्यारो लाग्छ मलाई राम्रो लाग्छ लहरा पहरा छहराको देशका गीतहरूमा पनि निर्मला श्रेष्ठको आवाज सुन्न सकिन्छ तर निर्मला श्रेष्ठको आवाजलाई सबभन्दा बढ़ी न्याय गरेको पाइन्छ अम्बर गुरूङको संगीतले र आज हामी राख्दैछौ हरिवत कटवालको शब्दमा अम्बर गुरूङको संगीतमा निर्मला श्रेष्ठको स्वर सन्तोष कुमार ढकालको चयनमा फूलहरूमा अल्झिरह्यो निर्मला श्रेष्ठको स्वर सम्भवतः यहाँलाई अद्भुत लाग्यो होला मिठो लाग्यो होला यस्तो आवाज रेडियोमा किन बज्दैन आजकल यस्तो गीत रेडियोमा किन सुनिँदैन आजकल यहाँलाई पनि आश्रय लाग्यो होला मलाई लाग्छ यो चयन वा निर्मला श्रेष्ठको स्वर तपाईँलाई पनि मन परेको हुनुपर्छ चयनका निम्ति सन्तोष कुमार ढकाललाई धन्यवाद हाम्रो यो कार्यक्रम बुटवलमा स्मृति मरासिनीजीले पनि सुनिरहनु भएको जानकारी दिनुभएको छ यो जानकारीसँगै आजको अजर अमर गीतहरूबाट विदा माग्ने बेला यी सबै श्रष्टाहरू जसका गीतहरू हामीले प्रयोग गर्यौं उहाँलाई हार्दिक आभार व्यक्त गर्दै नेपाली संगीतमा विभिन्न आन्दोलन ल्याउने सांगीतिक समूह नवकला कुञ्ज लेकाली समूह देउराली परिवार राल्फाली संगीत आन्दोलन त्यसै गरिकन भारतको प्रवासबाट शुरू भएको संगम हिमालय कला मन्दिर सबैप्रति आभार व्यक्त गर्दै हामी आजको कार्यक्रमबाट विदा माग्दैछौ आगामी बिहिबार अझै रोचक र केही नबजेका गीतहरू लिएर आउनेछौ त्यतिन्जेललाई विदा दिनुहोस् प्राविधिक मित्र सशिन्द्र गौतम र यो प्रसुता प्रकाश हामीलाई शुभरात्री भीचा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज